जिल्लाको सबैभन्दा बढी सवारी साधन चल्ने कच्ची सडक हिलामी हुँदा दुर्घटनाको जोखिम स्तरोन्नतिको काम जारी रहेकाले सडक खण्ड सुधार हुन अझै एक वर्ष बढी समय लाग्ने खन्ने बित्तिकै वरिने सडकको सर्वे गर्न गएका इन्जिनियर गाउँलेको नियन्त्रणमा भजनी त्रिसक्री नगरपालिकाको भ्याकुलोडर खरिदका कागजात अख्तियारद्वारा कब्जा भारतको दुधुवा राष्ट्रिय निकुञ्जका जंगली जनावरहरूको कञ्चनपुरको दक्षिणी क्षेत्रमा आतंक बाली पाक्न नपाउँदै जंगली जनावरले सखा पारेपछि किसान चिन्तित र कैलाली बहुमुखी क्याम्पसमा विगत चार दिनदेखि लगाइएको ताला अझै खुल्न सकेन अछाममा एनजिओ र सरकारी कार्यालयहरूले सञ्चालन गरिएका क्रियाकलापहरूको विवरण माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराका कच्ची सड़कहरूमा सबैभन्दा बढी सवारी साधन आवत जावत हुने सड़क खण्ड हिलामे हुँदा दुर्घटनाको जोखिम बढेको छ जिल्लाका कच्ची सड़कहरू मध्येमा सबैभन्दा बढी सवारी साधन चल्ने बागबजार बगरकोट सड़क खण्ड बरसातको पानीले हिलामे भएपछि सवारी दुर्घटनाको जोखिम बढेको हो केही भाग ब्राबेल भइसकेको उक्त सड़क खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेकाले सड़क हिलामे हुन पुगेको जिल्ला प्राविधिक कार्यालय डडेलधुराले जनाएको छ कार्यालयको ग्रामीण पुननिर्माण तथा स्थापना आयोजना मार्फत उक्त सड़क अहिले डबल कटिङ भइरहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार डबल कटिङतर्फ दुई वर्ष योजनासहित सड़क खण्ड स्तरोन्नति भइरहेको र एक वर्ष अझै बाँकी रहेको छ वर्षातको समयमा पटक पटक भइरहने वर्षाले हिलामे बनेको सड़कमा गाडी चलाउन निकै सकस भएको सवारी चालकहरूले बताएका छन् हिलामे भएकै कारण गाडीका टायरहरू चिप्लिने गरेकाले दुर्घटनाको भय हुने गरेको यात्रुवाहक सवारी चालक गणेश विष्टले बताउनु भयो उहाँले भन्नुभयो सड़कमा दुर्घटना हुने जोखिम त छ तर चलाउनै पर्ने बाध्यता छ सवारी नचलाइ भएन चलाउनै पर्यो जिल्लाका छवटा गाविस जोड्ने उक्त सड़क खण्डमा अहिले यात्रुवाहक सवारी साधन मात्रै दैनिक तीसको संख्यामा चल्ने गरेका छन् उग्रतरा सार्वजनिक यातायात व्यवसाय समितिका दैनिक पच्चीस सवारी साधन र डडेलधुरा सार्वजनिक यातायात व्यवसाय समितिका पाँचवटा सवारी साधन दैनिक रूपमा चल्ने गरेको व्यवसाय समितिहरूले जानकारी दिएका छन् त्यसबाहेक मिनी ट्रक ट्राक्टर मोटरसाइकल सहितका मालवाहक र निजी सवारी साधनहरू थुप्रै सो सड़क खण्ड भएर आवजावत गर्ने गरेका छन् सो सड़क खण्ड भएर अहिले बगरकोट रूपाल देवल दिव्यपुर चिपुर भद्रपुर र भागेश्वर गाविससम्म सवारी साधनहरू पुग्ने गरेका छन् भने सोही सड़क भएर बैतडीसँगको सीमावर्ती क्षेत्र राडिलसम्म पनि गाडीहरू सञ्चालन हुने गरेका छन् तर वर्षात लागेसँगै सड़क हिलामी हुँदा दुर्घटनाको जोखिम बढेपछि बिरामीहरूलाई अस्पताल पुर्याउनको लागि एम्बुलेन्स सञ्चालनमा समेत समस्या सृजना भएको बताइएको छ स्तरोन्नति भइरहेको उक्त सड़क खण्डमा जग्गा भोगाधिकार र रूख कटानेको समस्यालाई समय लम्बिने देखिएको प्राविधिक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ जग्गा भोगाधिकारका लागि मन्त्री परिषदको निर्णय नै हुनुपर्ने भए पनि जिल्लाबाट पठाएका फाइलहरू वन विभागमै थन्किएको उहाँले जानकारी दिनुभयो सोही समस्याका कारण रूख भएको ठाउँ र जग्गा भोगाधिकार गर्नुपर्ने ठाउँमा सड़कको डबल कटिङ पनि रोकिएको उहाँले जानकारी दिनुभयो जडार कोइरालकोट सड़कका कारण खसेको पहिरोले बस्ती नै विस्थापित हुन लाग्दा पनि सुरक्षित आवास र राहतको व्यवस्था नगरेको भन्दै सड़कको सर्वे गर्न गएका दुईजना इन्जिनियरलाई गाउँले नियन्त्रणमा लिएका छन् जडार कोइरालकोट सड़कका कारण शुरू भएको पहिरोले बस्ती नै विस्थापित हुने अवस्था पुगेको बझाङको मालमेला गाविस आठ आमबगरका बासिन्दाले मंगलबार दिउँसो सड़क डिभिजन कार्यालयका इन्जिनियर सुरेन्द्र नेपाल र सहायक इन्जिनियर प्रकाश श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन् दुवैजनालाई प्रहरी चौकी मालमेलामा बुझाएका गाउँलेहरू मंगलबार दिउँसोदेखि नै चौकी घेराउ गरेर बसिरहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चेत बहादुर भुडायरले जानकारी दिनुभयो एक महिनादेखि राति सुत्न पाएका छैनौ खुल्ला चौरमा भिजेर रात काट्ने अवस्था आउँदासम्म हामीलाई राज्यले एउटा पालसम्म दिएको छैन आमबगर सड़क पीडित खाद्य अधिकार समूहका विश्वप्रकाश जोशीले भन्नुभयो हाम्रो विचल्ली बनाएर कानमा तेल हालेर सुत्ने राज्यलाई दबाव दिन प्राविधिकलाई नियन्त्रणमा लिएका हौं जिल्ला प्रशासन र सड़क डिभिजनले क्षतिको मूल्याङ्कन गरेर सुरक्षित ठाउँमा बस्ती सारिदिनुपर्ने गाउँलेको माग छ सड़क खन्दा खसेको ढुङ्गा लागेर आठवटा घर भत्किएका छन् भने चार परिवार विस्थापित भएका छन् पच्चिस परिवारको बसोबास रहेको गाउँमा निरन्तर सड़कबाट ढुङ्गा खसिरहेकाले बस्न सक्ने अवस्था नरहेको भन्दै बस्ती सार्न पटक पटक जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरिसकेका छन् कैलालीको भजनी त्रिशक्ति नगरपालिकाले भ्याकुल ओडर खरिदमा अनियमितता गरेको समाचार भइरहेपछि अख्तियार दुर्भाग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ अख्तियारको टोली नगरपालिका पुगेर टेन्डर प्रक्रिया कागजात नियन्त्रणमा लिएको अख्तियार दुर्भाग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरका प्रमुख विष्णु सिंह विष्टले जानकारी दिनुभयो अख्तियार कार्यालयले भ्याकुल ओडर खरिद सम्बन्धीको कागजातको फोटोकपी लिएर गएको नगरपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले बताउनुभयो गत जेठ बीस गते अधिकतम एकचालिस लाख साठी असी हजार रुपियाँमा भ्याकुलोडर खरिद सम्बन्धी टेन्डर आह्वान गरेको नगरपालिकाले असार एक्काइस गति काठमाडौँको आइएमई अटोमोटिभ्स प्रालीले एकचालिस लाख एकतिस हजार रुपियाँ हालेर राखेर हालेको टेन्डरलाई स्वीकृत गरेको थियो सोही शीर्षकमा बुटोलको जीएस कन्ट्रेक्टर्स एण्ड सप्लायर्सले चौतिस लाख सैतिस हजार सात सय सतहत्तर रूपियाँमा टेन्डर हालेको थियो भने ललितपुरको फोर्स कन्स्ट्रक्सन एससीसीले छत्तिस लाख पाँच हजार रुपियाँमा टेन्डर हालेको थियो सबै प्रक्रिया पुगेको र सबैभन्दा कम रकममा टेन्डर हाल्नेलाई ठेक्का दिनुपर्ने प्रावधान हुँदाहुँदै नगरपालिकाले सबैभन्दा बढी रकममा टेन्डर हाल्नेलाई खरिद गर्न अनुमति दिएपछि कर्मचारीको मेलमतमा भ्रष्टाचार गरेको आरोप लागेको हो धनगढ़ीको कैलाली बहुमुखी क्याम्पसमा चार दिनदेखि लगाइएको ताला अझै खुल्न सकेको छैन विभिन्न तहमा क्याम्पसले चर्को शुल्क बढाएको भन्दै विद्यार्थी संगठनहरूले लगाएको ताला अझै खुल्न नसकेको हो बढाएको शुल्कको विरोध गर्दै विद्यार्थी संगठनहरूले अस्ति नै क्याम्पस प्रमुखको कार्यकक्ष र लेखाफाटमा ताला लगाएका थिए ताला खुलाउने सम्बन्धमा हिजो पनि विद्यार्थी संगठनहरूसँग छलफल भएको भए पनि निष्कर्षमा पुग्न नसकेको क्याम्पस प्रमुख सुरेन्द्र चन्दले जानकारी दिनुभयो उहाँले उल्टै विद्यार्थी संगठनले ताला लगाए पनि क्याम्पसको प्रशासनिक कामकाजमा असर भने नपरेको दावी गर्नु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ जिल्ला विकास समिति अछामले जिल्लामा एनजिओ र सरकारी कार्यालयहरूले सञ्चालन गरेका तालिम गोष्ठी र सेमिनारहरूको विवरण माग गरेको छ आउँदो आर्थिक वर्ष त्रिहत्तर चौहत्तरको शुरूको महिनादेखि संस्था कार्यालयले गर्ने तालिम गोष्ठी र सेमिनार आदिको विषय प्रकृति र खर्चको विवरण जीविसले माग गरेको हो जीविसले सबैलाई पत्र पठाउँदै अबका दिनदेखि त्यस्ता कार्यक्रम सञ्चालन गर्नु र सम्पन्न भएको तीन दिनभित्र नियमित रूपमा तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको छ सेवा प्रदायक निकायबाट प्रभाव हुने सेवालाई जनमुखी उत्तरदायी र पारदर्शी बनाई सबैलाई सुसूचित गर्न यो अभियानको थालनी गरिएको जीविस आसामका सूचना अधिकारी पदम बहादुर माझीले जानकारी दिनुभयो पत्र मार्फत एउटा खाका नै उपलब्ध गराई कार्यक्रमको मिति कार्यक्रमको नाम भएको स्थान सहभागी संख्या बजेट खर्चको विवरण भत्ता स्टेशनरी खाजा समेतको नियमित उपलब्ध गराउन भनिएको छ जिल्लाभरिमा एक वर्षमा सञ्चालन सञ्चालन भएका त्यस्ता कार्यक्रमको तथ्याङ्क राखी अर्को वर्षको समीक्षा हुँदै गर्दा तथ्याङ्क प्रकाशित गर्ने उद्देश्य जीविसको रहेको छ यसबाट त्यस्ता कार्यक्रमका नाममा हुन आउने खर्चको वास्तविकता के कति कार्यक्रम भए त्यसबारे जानकारी हुनुका साथै त्यसबाट भएको उपलब्धि विश्लेषण गर्न सघाउ पुग्ने विश्वास गरिएको वरिष्ठ सूचना अधिकारी माझीले बताउनु भएको छ कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकहरूको बाली पाक्न नपाउँदै जंगली जनावरले सखाव गरिदिएपछि सीमा क्षेत्रका कृषकहरू समस्यामा परेका छन् भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरहरूले सीमा क्षेत्रका कृषकहरू विचलीमा पर्दै आएका हुन् विगत पाँच वर्षदेखि लगातार उनीहरूले सहजै बारी भित्र्याउन पाएका छैनन् हरेक वर्ष बाली पाक्ने बेला जंगली जनावरहरूले स्थानीयहरूको बाली नष्ट गरिदिँदा समेत यसको दिगो समाधानका लागि सरकारी निकायबाट कुनै पहल भएको छैन यसैबीच जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुर र फियान नेपालले दिगो रूपमा कृषकहरूको समस्या समाधानका लागि भन्दै महेन्द्रनगरमा दुधुवा राष्ट्रिय निकुञ्जले खाद्य अधिकारमा परेको असर र सरोकारवाला निकायको भूमिका विषयक अन्तर्क्रिया गरेको छ उक्त अन्तर्क्रियामा सहभागी कृषकहरूले दुधुरा राष्ट्रिय निकुञ्जबाट आउने जनावरहरूका कारण आफूहरू निकै समस्यामा रहेको दोखेसो पोखेका छन् आन्तरिक राजस्व कार्यालय धनगढीले राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गरेका जनाएको छ चालु आर्थिक वर्षमा एक अर्ब एकाउन्न करोड बीस लाख उनासै हजार राजस्व संकलन लक्ष्य रहेको कार्यालयले आर्थिक वर्ष सकिन चार दिन गावै लक्ष्य पूरा गरेको हो सो अवधिसम्म कार्यालयले वार्षिक लक्ष्यको दुई प्रतिशत बढी अर्थात् एक अर्ब त्रिपन्न करोड अठासी लाख सतहत्तर हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख डिकरदेव भट्टले बताउनुभयो सो कार्यालयले अन्तशुल्क मूल्य अभिवृद्धि कर आयकर बहाल कर ब्याज कर शिक्षा सेवा शुल्क स्वास्थ्य सेवा शुल्क गरी सातवटा विषयमा कर संकलन गर्दै आएको छ सबैभन्दा बढी अन्तशुल्क अर्थात् सुरक्षित अन्य वस्तुबाट कर संकलन भएको प्रमुख भट्टले बताउनुभयो त्यस्तै मूल्य अभिवृद्धि कर र आयकरबाट पनि बढी राजस्व संकलन भएको छ आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले अझै राजस्व संकलनमा वृद्धि गर्ने कार्यालयले लक्ष्य लिएको छ बैतडीमा अहिलेसम्म पञ्चासी प्रतिशत रोपाई सम्पन्न भएको छ यो वर्ष समयमै पानी परेका कारण जिल्लामा पञ्चासी प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ जिल्लाको रुद्रेश्वर सलेना श्रीकोट गोकुलेश्वर हाट गाँजरी लगायतका गाविसमा रोपाई सम्पन्न भइसकेको छ यस्तै पाठ नगरपालिका र दशरथचन्द नगरपालिकाको सेरा लगायतका ठाउँमा पनि सम्पन्न भइसकेको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभयो गत वर्ष यो समयमा सत्तरी प्रतिशत पनि रोपाई सम्पन्न भएकोमा अहिले पञ्चासी प्रतिशत रोपाई सम्पन्न भएकाले यो वर्ष रोपाई चाँडो सम्पन्न हुने उहाँले बताउनुभयो बैतडीमा यो वर्ष साउन पहिलो साता नै रोपाई सम्पन्न भइसक्ने समेत वरिष्ठ कृषि विकास अधिकृत तिवारीले जानकारी दिनुभयो बैतडीमा नौ हेक्टर जमिनमा धान खेती गरिन्छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा सवारी दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले